नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत किमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी अनुवादित कथा लिएर आएका छौं आज हामीले सुनाउने कथा इजबेल एलेन्टको यसरी हामी जन्म्यौं माटोबाट कथा सुनाउँछौ विश्वका उत्कृष्ट आधुनिक कथाहरू संग्रहबाट हामीले यसलाई लिएका हौं यो संग्रह रामचन्द्र केसीले नेपालीमा अनुवाद गर्नुभएको हो इजबेल एलेन्टबारे यो पुस्तकमा लेखिएको छ इजबेल एलेन्टको जन्म सन् उन्नाइस सय बयालिसमा पेरुमा भएको थियो उनका बाबु चिलीका राजनीतिज्ञ थिए आमा बाबुको सम्बन्ध विच्छेदपछि उनी मावली घरमै बस्न थालिन् हजुरआमासँगको गहिरो सम्बन्ध चटक र जादुमा मनज्ञ विश्वास सङ्घालेर एलेन्डेले किशोरावस्था पार गरिन् आमाले एक राजनीतिज्ञसँग दोस्रो विवाह गरेपछि भने उनले चिली छाडिन् र जवानीका दिनहरू मध्यपूर्व र युरोपतिर बिताउन थालिन् चिलीबाट प्रकाशित हुने रेडिकल वुमन पत्रिकाको संवाददाताको रूपमा उनले आफ्नो नयाँ जीवन सुरु गरिन् र केही समयका लागि टेलिभिजनका लागि कार्यक्रमहरू पनि बनाइन् सन् उन्नाइस सय सत्तरीमा उनका बाबुका जेठा काका डाक्टर साल्बोडोर एलेन्डे गसेन्ज मार्क्सवादी लेनिनवादीका तर्फबाट स्वतन्त्र निर्वाचनमा चिलीको प्रथम प्रधानमन्त्रीको रूपमा चुनिए तीन वर्ष पश्चात अगस्टो पिनोर्स युगट भन्ने व्यक्तिले उनको हत्या गर्यो उसले सन् उन्नाइस सय नब्बेसम्म अमेरिकाको पिछलग्गु भएर चिलीमा तानासाई सैनिक शासन चलाइरहेको थियो पटक पटकका प्रतिकूल परिस्थितिबाट बाँच्नका लागि उनी परिवारसँगै भेनेजुलातर्फ लागिन् यसपटक भने उनीभित्र एउटा भिन्नै खाले अनुभूति आयो मेरो जीवनलाई छिया छिया पारेर टुक्राइएको छ जसलाई मैले सँगालेर नयाँ सुरुवात गर्नुपर्छ and of clay are we created यसरी हामी जन्म्यौँ माटोबाट आत्मवृत्तान्त शैलीमा लेखिएको यो सङ्ग्रहको एउटा कथा हो यस कथामा लेखिकाको प्रेमी रोल्फ काल समाचार संकलनको एक घटनामा पत्रकारको व्यावसायिकता बिर्सन पुग्छ र ज्वालामुखीको भयानक दलदलमा फँसेकी एउटी केटीको उद्धारमा लाग्छ हामी यही कथा सुन्छौं अब विश्वका उत्कृष्ट आधुनिक कथाहरूमा संग्रहित यसरी हामी जन्म्यौं माटोबाट आखिर उनीहरूले ती बालिकालाई भेट्टाइ छाडे दलदली हिलोमा उनको टाउको पुक्लुक्क निस्केको देखियो आँखा खुलै थिए यस्तो लाग्थ्यो तिनीहरूले सहयोगका लागि मौन बिन्ती गरिरहेछन् घर छिमेकमा उनलाई सिना लिली भनी धर्मसँग सम्बन्धित फूलको नामले बोलाइन्थ्यो यति ठूलो भयानक चिहानमा कुहिँदै गरेका लासहरूको दुर्गन्धका कारण गिद्धहरू तल तल तानिँदै थिए टुरा टोरी र घाइतेहरूको चित्कारपूर्ण रुवाई वायुमण्डलमा गुन्जिरहेको थियो अझ डरलाग्दो कुरा ती बालिका जीवन या मृत्यु कुनै एकको पर्खाइमा थिइन् जुन मानवीय संवेदनाको एउटा प्रतिनिधि उदाहरण बनिरहेको थियो माटोको पेलाइका कारण कालो भएको कुविन्डो जस्तै हिलोमाथि पुक्लुक्क निस्केको उनको टाउकोलाई कैयौँ टेलिभिजन क्यामेराहरूले खिच्दै पठाउँदै गरेको दृश्य हेरिन सक्नु थियो सञ्चारकर्मीहरूको यो जमघटमा कुनै पनि त्यस्तो व्यक्ति थिएन जसले ती बालिकाको नाम नजानेको होस् धेरै पटक हामीले उनलाई टेलिभिजनको स्क्रिनमा हेरिसकेका थियौँ बालिकाको ठिक पछाडि रोल्फ काल उभिएको देखियो जसलाई त्यहाँ प्रत्यक्ष समाचार प्रसारणका लागि खटाइएको थियो निसन्देह यो आशा थियो कि उसले त्यहाँबाट तीस वर्षदेखि बाहिर आउन नसकेका प्रमुख जानकारी समेत हासिल गरी छाड्नेछ सुरुमा एउटा अजीब खाले धुनले त्यहाँको कपास खेतमा एउटा कम्पन नै ल्याइदियो समुद्रको छालमाथि फिँचको तरङ्ग फैलिए झैँ सेतै फुलेका कपासका बोटहरू एकैसाथ लर्किन लागे भूगर्भशास्त्रीहरूले हप्तौँ पहिले आफ्ना भूकम्प मापक यन्त्र तयार पारिसकेका थिए जसले गर्दा उनीहरूले पहाड पुनः बिउँदिन थालेको कुरा पत्ता लगाए तात्तातो ज्वालामुखी लाभाले बिराला खोचमा जमेको हिउँका ढिक्काहरू फुटाउन लागेको छ भने उनीहरूले चेतावनी समेत दिइसकेका थिए तर भूगर्भशास्त्रीका यी चेतावनीलाई कसैले वास्तै गरेन बरु स्थानीय बासिन्दालाई यी कुरा डरलाग्दी बुढीका कल्पित कथा जस्ता पो लागे नोभेम्बर महिनाको बुधबार राति एकनाशको उच्चाटलाग्दो धुनले विनाशको बिगुल नपुग्दासम्म उपत्यकाका ती सहरियाहरू निर्धकसित आफ्ना काममा लागे तर अकस्मात हिउँका ढिका र पर्खालहरू खोक्लिँदै र फुट्दै ओह्रालोतिर गुडुल्किए अनि माटो र चट्टानका चेपमा ठोकिए टुक्रिए त्यसपछि भने सारा गाउँ र सहरलाई नै भयानक गहिराईमा डुबाउन विशाल सागर त्यतैतिर उर्लन थाल्यो यस्तो भयावह र सम्हारबाट नयाँ जीवन पाउनेहरूले तुरुन्तै आफ्ना घर सहरका चोक कपासका सेता फाँट कफीका काला जङ्गल र खुला चौरतर्फ आँखा दौडाए तर उनीहरूको आँखै सामुन्ने ती सब तात्तातो ज्वालामुखी लाभाको अनन्त गहिराई मुनि पुरिए लामो समयपछि स्वयंसेवक र सिपाहीहरू दैवी प्रकोपबाट बस्नेहरूको उद्धार गर्न आइपुगे तर उनीहरू विनाशकारी महाप्रलयले पुर्याएको क्षतिको लेखाजोखा गर्नपट्टि पो लागे उनीहरूले अनुमान लगाए ज्वालामुखीको यो दलदलमा बिस हजारभन्दा बढी मानिस र अनगिन्ती जनावरहरू पुरिएर कुहिन थालिसकेका होलान् ज्वालामुखीको लेदोले घरबारी खोलानाला र पुरै जङ्गल पुरिसकेको थियो चारैतिर दलदली लेदोको विशाल समुद्र मात्र देख्न सकिन्थ्यो <laughs> सूर्यले सुनावला किरणहरू फिसाउन नपाउँदै टेलिभिजन स्टेसनबाट फोन आउँदा रोल्फ काल र म ओछ्यानमै सुतिरहेका थियौँ म ओछ्यानबाट झर्को मान्दै उठेँ एकपटक त निद्राले टाउको रिङ्गी आयो मैले कफी पकाउन लाग्दा ऊ कपडा लगाउन हतारिँदै थियो उसले सधैँ बोक्ने गरेको निलो झोलाको बटन थिच्यो र गुड बाई भन्दै बाहिरियो यद्यपि उसँग अलिकति समय बाँकी थियो उसको विदाईमा मैले अपशकुनका कुनै बिम्ब देखिनँ र देख्न पनि छैन ऊ गएपछि म भान्सामा एक्लै कफी सुर्क्याउँदै उभिनाका लामा पलहरू कसरी बिताउँ भन्ने चिन्ताले पिरुलिन थालेँ निश्चय नै ऊ अर्को दिन मात्र फर्किनेछ घटनास्थलमा समाचार सङ्कलनका लागि पहिले पुग्ने सञ्चारकर्मीहरूमध्ये ऊ एक थियो अन्य पत्रकार तथा सञ्चारकर्मी चाहिँ जीप साइकल वा पैदलै भए पनि लाभाकुण्डको किनारासम्म पुग्नका लागि तछाड र मछाड गर्दै थिए रोल्फ काललाई भने टेलिभिजन कम्पनीले हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ताकि उसले घटनास्थलको माथि माथि उडेर विभिन्न कोणबाट स्तरीय फोटो खिच्न सकोस् हामीले टेलिभिजनमा उसका सहयोगले खिचेका चित्र हेऱ्यौँ दलदली महासागरको बीचमा उसका घुँडा डुबेका थिए एक हातले माइक्रोफोन समाइराखेको थियो त्यस नरक सागरले हजारौँ बालबच्चा र नरनारीलाई निलेर आफ्नो गर्वभित्र पुर्याइसकेको थियो विशाल नरकुण्डमा सजिलै मृत्युवरण गर्न नसकेका घाइतेहरूको चितकार गुन्चिरहेको थियो लासहरू यत्रतत्र पसारिएका थिए भयानक महाप्रलयको सिङ्गो संसार रोल्फकालले सानो स्वरमा घटनाको वर्णन गर्दै थियो वर्षौदेखि ऊ प्रत्यक्ष समाचार प्रसारणका लागि चर्चित बन्दै आएको थियो अझ द्वन्द्व र विनाशकारी घटनाका लागि त ऊ पोख्त नै मानिन्थ्यो वास्तवमा भन्ने हो भने पत्रकारिताप्रतिको उसको तीव्र लगाव र धर्मलाई जस्तो सुके बाधा अडचनले पनि बिथोल्न सक्दैनन् भयानक बाधा र समस्याका बावजुद पनि ऊ निडर भएर अघि बढेको देख्दा म आश्चर्यचकित पर्थेँ उसले मलाई एकपटक आफू डरपोक पत्रकार भएको कुरा बताएको थियो तर वास्तवमा ऊ यसको ठिक उल्टो देखिन्थ्यो जोस् क्यामेराको लेन्ससँग उसको गहिरो माया र विश्वास छ भन्ने कुरा मलाई राम्रैसँग थाहा छ रोल्फकाल सुरुदेखि नै आजु सेनाको समाचार कक्षमा व्यस्त थियो उसले आफ्नो क्यामेरा उद्धारमा खटिएका स्वयंसेवकको एउटा भिडतिर तिर्सायो र बिस्तारै अरूहरूतर्फ पनि जसले घटनास्थलमा पुग्नका लागि पहिलोपटक जोखिम मोलेका थिए त्यसपछि क्यामेरा बिस्तारै आज सेनाको मलिन तथा फुस्रो अनुहार सुन्निएका आँखा र हिलोले जमेको केसमा फोकस हुन थाल्यो उनी बलौटी हिलोको धापमा दबिएकी थिइन् उनको नजिक पुग्न खोज्ने जो कोही पनि त्यहाँ डुब्ने खतरा थियो स्वयंसेवकहरूले घटनास्थल तथा डोरीको एक छेउ हुर्याए जसलाई समाउने आदुसेनाले कुनै कष्ट नै गरिनन् स्वयंसेवकहरू डोरी समाउनको लागि जोडले चिच्चाएपछि भने उनले लाभाको हिलोबाट हात बाहिर तानिन् र डोरीको छेउ भेट्ने भरमगदुर प्रयत्न गरिन् तर उनको शरीर हिलोमा अझै डुब्न पुग्यो रोपले झटपटै पछाडि भिरिराखेको लेदरको ब्याग भुइँतिर मिल्कायो र आफै पनि भयानक दहमा आम फाल्यो भर्खरै मात्र गनाउन सुरु गरेका चिसा लास र सहयोगीका माइक्रोफोनका बारेमा उसले गुनासो बोक्दै थियो तिम्रो नाम के हो ऊ सिन्हाले शून्य गरेर चिच्चायो उनले फुलको अर्थ जोडिएको आफ्नो नाम बताइन् आजुसिना नहल्ली बस उनीतर्फ फर्काउँदै रोल्फ कार करायो र एक्लै बरबराइरह्यो यस वखत उसको उद्देश्य केवल उनको ध्यान आफूतिर तान्नु मात्र थियो हिरोले लुटपुटिएका उसका हात पाखुरा आज सेनाको उद्धारका लागि बेग्र थिए ऊ वरपरको वायुमण्डल विशाल लेदोको दह झैँ काली लाग्दो र कालो थियो आफूले सोचेको बाटो हुँदै उनको नजिक पुग्ने उसले मुस्किल ठान्यो ऊ एउटा यस्तो ठाउँको खोजीमा थियो जहाँ उसका पाइला नगाडिउन् अन्तत रोल्फकाल बालिकाको नजिकै पुग्न सफल भयो उसले डोरी ठिक पारेर उनको पाखा र मुनि टिपिक कसिदियो एकपटक रोल्फ आज हेर्दै मुस्कुरायो आँखाका परेली मुजा परे र एउटा फिस्टो बाहुन्ने जस्तै देखियो रोल्फकाल आज सिनाको छेउमा पुगेको जनाउ दिन सपथोक ठिक हुँदैछ भनी करायो उसले स्वयंसेवकहरूलाई डोरीमा बल लगाउने इसारा गर्यो डोरी तन्किना साथ आजुसिना बेसरी चिच्चाइन् उनीहरूले दोस्रो पटक डोरीमा बल लगाउँदा हिलोबाट उनका काँध र पाखुरा निक्लिए तर यसभन्दा बढी उनीहरूले केही गर्न सकेनन् किनकि हिलोमुनिको केही चिजले उनलाई अड्काइराखेको थियो पत्किएको पर्खालले उनको खुट्टा चेपेको होला भिडबाट एउटा आवाज आयो तर राजु सिन्हाले प्रत्युत्तरमा भनिन् भत्केका पर्खालका ढुङ्गा र पत्थरले मात्र नभई मृत दाई र दिदी समेत उनको खुट्टामा सिक्री जस्तै एकपछि अर्कोमा झुन्डिएका छन् सिना आत्तिनु पर्दैन तिमीलाई यहाँबाट ननिकाली म कतै जान्न रोटले उनलाई आश्वस्त पार्न खोज्यो ट्रान्समिसनमा भएको गडबडीले उसको स्वर बिचैमा रोकियो र मलाई उसको साह्रै माया लाग्यो एकपटक आजुसिनाका आँखा उत्तर्फ उचालिए तर उनी केही पनि बोलिनन् राजुसेनाको ज्यान बचाउनका लागि रोल्फकाल निरन्तर लागिरह्यो ऊ घोचा लाठा र डोरीसँग लडिरह्यो तर यता प्रत्येक पटक खिचिएको डोरीको जोरदार झट्काले राजुसेनालाई सहनै नसकिने किसिमको पीडा दिन्थे रोल्फकालले एउटा लाम्चो फलेकलाई उत्तोलकका रूपमा प्रयोग गर्न खोज्यो तर यसबाट कुनै उपलब्धि नहुने जस्तो ठानेर उसले त्यो विचारलाई त्यसै छाडिदियो उसले एक जोडी सिपाहीलाई केही बेर आफ्नो उद्धार कार्यमा सघाइदिनका लागि विन्ती गर्यो तर उनीहरूले रोल्फकालका अनुनयलाई व्यवस्था पो गर्न पुगे किनकि त्यहाँ अरू प्रशस्तै घाइतेहरू जीवनको भिख माग्दै थिए आजुसेना अत्यन्तै नाजुक हालतमा पुगिसकेकी थिइन् उनको श्वास प्रश्वास कठिनपूर्वक भइरहेको थियो यद्यपि उनलाई पुरै निराशाले छोपिसकेको भने थिएन यस्तो लाग्दथ्यो आफ्नो दुर्भाग्य स्वीकार्न उनका पितृहरूले उनलाई धैर्य धारण शक्ति दिएका छन् कसैले रोपलाई रबरको पाङ्रा ल्याइदियो जसलाई उसले जीवन रक्षाका रूपमा प्रयोग गर्यो रबरको पाङ्रामाथि उसले फलेक पिच्छायो ताकि उसको तौल हिलोमा सन्तुलित होस् र सजिलोसँग पीडित छेउ पुग्न सकियोस् केटीलाई च्यापिरहेका चट्टानहरू मुडेबल लगाएर हटाउन त सम्भवै थिएन यद्यपि एक दुईपल्ट उसले आज सिनाको पैताला मुन्तिर डुबुल्की मार्न हिलोमा टाउको जोत्यो र उसले पिच्च बालुवा थुक्दै हिलोले लतपतिको टाउको माथि उठायो त्यसपछि मात्र उसले एउटा निर्णय गर्यो त्यहाँ उसलाई एउटा पानी सुकाउने पम्पको आवश्यक छ यसका लागि खबर पठाइयो तर यातायातको कारण दर्शाउँदै उताबाट अर्को बिहानसम्म पनि पम्प पठाउन नसकिने जानकारी आयो त्यत्रो समय कुर्न सकिँदैन यहाँ रोल्प चिच्चायो तैपनि गैर कानुनी उपद्रो र गोलमालको यस स्थितिमा सहानुभूति व्यक्त गर्न भने कसैले छाडेन समय अर्थहीन हुँदा र वास्तविकतालाई पूर्ति गर्नै नसकिने गरी लथालिङ्ग हुँदा सम्भवतः निकै समय बितिसक्नेछ त्यसै बेला एकजना सैनिक डाक्टर आज सेनाको स्वास्थ्य जाँच गर्न आयो र उनको मुटुको गति राम्रैसँग चलिरहेको कुरा थाहा पायो उसले ती घाइते बालिकालाई अत्याधिक चिसोबाट बचाउन सकिएमा आउँदो रातसम्म जीवित रहने कुरा समेत बतायो यसै बसिरहेका आजुसिना भोलिसम्म पानी सुकाउने पम्प ल्याइपुऱ्याउँछौँ र तिमीलाई यहाँबाट बाहिर निकाल्छौँ रोल्फले सान्त्वना दिँदै भन्यो अह हुँदैन मलाई एक्लै नछाड्नुहोस् आज सेनाको पीडित स्वर सुनियो तिमीलाई छाड्न लागेको हुँ त रोल्फले भन्यो भयानक त्यस दलदलमा एक किसिमको तातो पेय रोल्फ र आजु सिनासम्म पुर्याइयो उसले त्यो पेय आफै नपिकन घटनास्थलकी ती घाइतेलाई पो पिलाउन थालेको देखियो तातो झोलले आज सेनाको शरीरमा तागतको सञ्चार गराइदियो र उनले आजसम्मको छोटो जीवन कहानी भन्न सुरु गरिन् परिवार विद्यालय र ज्वालामुखी फुट्नु अघिको आफू वरपरको सानो सुन्दर संसारका बारेमा आज सेना तेह्र वर्षकी भइन् र आजसम्म उनले गाउँ छाडेकै छैन रोल्फ काल एउटा कुरा कल्पनामा बहकिन थाल्यो र प्रत्येक घटनाको अन्त्य सुखद हुँदैछ भन्ने भ्रमयुक्त निष्कर्ष निकालिरह्यो उसले सोच्यो पम्प ल्याइ पुर्याउनेछन् पानी सुकाउनेछन् इलुमुनिका पत्थरहरू हटाइनेछन् अनि आजुसिनालाई हेलिकप्टरमा राखेर अस्पताल लगिनेछ जहाँ उनी छिट्टै बिसेक हुनेछन् उसले फेरि सोच्यो खेलौनाहरूका लागि आजुसिनाको उमेर कटिसकेको छ मलाई थाहा छैन उनलाई केले खुसी पार्न सकिन्छ सायद कुनै सुन्दर कपडाले मलाई केटी मान्छेका बारेमा त्यति धेरै कुरा थाहा हुन्न रोल्फ मुस्काउँदै कल्पनामै बोल्यो आजसम्मको जीवनकालमा ऊ कैयौँ स्त्रीहरूको सम्पर्कमा आएको थियो यद्यपि कसैले पनि उसलाई आफ्ना निजी कुरा बताएका थिएनन् रात कटाउन रोल्फ कालले समाचार सङ्कलनका क्रममा भोगेका रोमाञ्चक यात्रा वृत्तान्तहरू आज छिनालाई सुनाउन थाल्यो मानसिक थकानले लकतरान भन्दा उसले अत्यन्तै काल्पनिक कुरा गर्थ्यो जुन उसले सोच्थ्यो कि तिनीहरूले मृत्युको मुखमा पुगेकी बच्चीलाई मनोरञ्जन दिनेछन् प्राकृतिक विपत्तिमा परेकी ती बालिका घरिघरि झुल्दा समेत रोल्फकाल उनीसँगै भएको आवास दिन रातभर एक्लै बोलिरह्यो त्यो एक रात लामो थियो कैयौँ माइल पल्तिर रोल्फकार र घाइते बालिकालाई मैले टेलिभिजनमा हेरिरहेँ घरको पट्यार लाग्दो एकान्तलाई छल्न म नेसनल टेलिभिजन पुगेँ जहाँ प्रायः रोल्फसँग पुरै रात बिताउने गर्थेँ अर्को कुरा त्यहाँ म उसँगै भएको महसुस गर्न सक्थेँ साथै रोल्फले आजुसिनालाई बचाउनका लागि लगातार तिन दिनसम्म गरिरहेको सङ्घर्षलाई पनि नजिकैबाट निहाल्न पाउँथे सहरका जिम्मेवार र प्रतिष्ठित व्यक्तिहरूमाझ मैले पम्प ल्याइदिनका लागि खबर पठाएँ सिनेटर सशस्त्र सैनिक बलका उच्च अधिकारी उत्तर अमेरिकी राजदूत र नेसनल पेट्रोलियमका सभापति सबैसँग त्यो माटोको थुप्रो हटाउनका लागि पम्पको अनुरोध गरे तर बदलामा फितला आश्वासन मात्र पाएँ यस्तो विपदमा सहयोग गर्ने कोही बाँकी छ कि भनी मैले आकस्मिक सहयोगको लागि रेडियो र टेलिभिजनबाट समेत फोक्न थालेँ कैयौँ अनुनयका बीचमा म सेटेलाइट ट्रान्समिसनलाई क्रियाशील गराउन समाचार कक्षतर्फ दौडन्थेँ त्यसबीचमा डरलाग्दा घटनाका विवरण आइरहन्थे संवाददाताले समाचार वितरणका लागि उत्कृष्ट र सञ्चनीपूर्ण तस्विरहरू छनौट गर्दै थिए यता म भने बच्चीको प्रत्येक पीडामा रन्थनी रन्थनिँदै थिएँ निराश र निस्सहाय रोल्फकालको भावनालाई म सजिलै बुझ्न सक्थेँ यसैबीच मभित्र एउटा रमाइलो विचार फुर्यो यदि प्रयत्न गरेँ भने म अधिक कल्पना शक्ति मार्फत रोल्फको नजिकै पुगेर उसको उद्धार कार्यलाई हौसला दिनेछु रिङ्गटा लागुन्जेल मैले पुरै ध्यान खिचेर उसैमा केन्द्रित गरेँ एउटा उन्माद र व्यर्थैको काम पटक पटक कारुणिक हृदयले उछिन्दामा आत्तिँदै बाहिर निस्कन्थे त्यति बेला मैले आफूलाई एकदमै बेकामै पाउँथेँ आफैले गरेको प्रयास देख्दा मलाई यस्तो लागिरहेको थियो मैले लाखौँ वर्षौँ पहिले मृत भइसकेका ताराको प्रकाश टेलिस्कोपबाट हेर्न खोज्दैछु अघिल्लो बिहानको प्रसारणमा नै मैले त्यो भयङ्कर नरलोक देखेँ मरेका मानिस र हिउँ पग्लेर रातारात बनेका नदीका छालले मिल्काएका जनावर यत्रतत्र देखिन्थे हिलाम्बे सतहमाथि ठेङ्रिङ्ग परेका रुखका टुप्पा देखिन्थे दूरी मात्र देखिएका गिर्जाघरका ठिक मुनि प्राकृतिक आपत्तिको चेपमा परेका असङ्ख्य मानिसहरू धैर्यपूर्वक ओत लागिरहेका थिए संयौँ सिपाही र जनपद प्रतिरक्षाका स्वयंसेवक कङ्कड मिश्रित धापमा मृत्युवरण गर्न नसकेकाहरूका लागि नङ्ग्रा काट्दै थिए अर्कोतिर भयावह अनुहारका घाइतेहरू तात्तातो सुपका लागि लाइनमा उभिएर पालो कोर्दै थिए यसैबीच रेडियो नेटवर्कले फोकिदियो कि टुहुरा टुहुरीका लागि उनीहरूको आफन्तबाट आएका प्रशस्त खबरले गर्दा टेलिफोनका घन्टी बजेका बजै छन् पिउने पानी इन्धन र खानाको हाहाकार थियो संवेदनहीन डाक्टरहरू एनेस्थेसिया बिना नै घाइतेका पाखुरा र खुट्टा छेदन गर्न स्वीकृति दिइरहेका थिए बदलामा पेनकिलर र एन्टिबायोटिक पठाइदिने बाहनाबाजी गर्दै थिए धेरैजसो सडक त वारपार गर्नै नसक्ने अवस्थामा थिए तापनि मुख्य बाधक त राजनीतिक शासकहरू थिए जो किनारामै उभिएर रमिता हेर्दै थिए हिलोको सतहमा सर्न थालेका लासहरूले वातावरणलाई दुर्गन्धित मात्र बनाएका थिएनन् बाँच्नेहरूलाई समेत सर्वत्र महामारी ल्याइदिने सन्तास फैलाइरहेका थिए लाभाको सतहमा उत्रिरहेको टायरभित्र आज सेना थरथरी काँप्दै थिइन् लामो समयदेखिको बिना हलचलका कारण उनको प्राण नै जाला जस्तो भएको थियो यद्यपि उनको चेतना भने हराइसकेको थिएन माइक्रोफोन उनको नजिकै पुर्याउँदा उनको आवाज सुन्न सकिन्थ्यो रोल्फकालको कालको स्वर मलिन बन्दै थियो यस्तो लाग्थ्यो त्यहाँ खलबल र बिजोकले उसको मुटु नै हल्लाइदिएको छ रोल्फ काल दारीवाल पत्रकार हो लामा दारी र आँखा मुनि कालो घेरा उसको हुलिया हो र यसवखत ऊ निकै थकित देखिन्थ्यो हामी दुई बिचको दूरी निकै बढी थियो यद्यपि मैले ऊभित्र छाएको निराशाको महसुस भने गर्न सक्थेँ उसले आफ्नो क्यामेरा बिल्कुलै बिर्सिएको थियो अर्थात् उसलाई आफ्नो पेसाको ख्यालै थिएन ऊ क्यामेराको लेन्सबाट ती केटीलाई हेर्न सक्ने अवस्थामै थिएन हामी कहाँ प्राप्त तस्विरहरू रोल्फकालका सहयोगीद्वारा खिचिएका थिएनन् बरु ती अन्य संसार गृहका संवाददाताहरूले सुरक्षित ठाउँबाट घटनाको भयावहतालाई बढाइ चढाइ गर्दै पठाइरहेका थिए एक झलकको पहिलो हेराइमा रोल्फले उनका खुट्टा अड्काइरहेको कुनै वस्तुलाई हटाउने प्रयत्न गरिरहेको देखियो केटीलाई चोट लाग्न सक्ने डरले फलामी औजारको प्रयोग गर्ने त उसले कल्पनै गर्न सकेन उसले आज सिन्हालाई सेनाले वितरण गरेको एक कप पिठोको लेदो खान्की र केरा खुवायो तर उनले त्यसलाई तुरन्तै ओकालिदिन् एक डाक्टरले आज सिन्हालाई ज्वरो आएको र उनको स्वास्थ्य सुधारका लागि आफूले केही गर्न नसक्ने जनायो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको कथा अनुदित कथा हो यसरी हामी जन्म्यौँ माटोबाट यसको शीर्षक हो यो कथाको बाँकी अंश केही बेरमा बाँच्नुहुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश बैतडीको रेडियो सन्सेर दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन सुर्खेतको बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम कैलालीको रेडियो अप्पी दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला अछामको रेडियो रामा रामारोशन सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुर नेपालगंजको रेडियो बागेश्वरी कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhya Madhyapashchim radio Prakriti FM र नयाँ युग एफएमबाट श्रुति समेत सुनिरहनु भएको छ त्यसै गरी रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम दमौलीको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रुकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा दोलखा जिरीको रेडियो हिमाली रामेछापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र ढुकढुकी एफएम खोटाङको हलेसी एफएम सिन्धुलीको radio Sahara radio Bardibas Janakpur FM भोजपुरको रेडियो चोमलुङमा एफएम रेडियो तेह्रथुम उदयपुरको रेडियो त्रियुगा सोलुखुम्बुको शिखर एफएम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा आज हामी इजेबेल एलेन्डेको कथा यसरी हामी जन्म्यौं माटोबाटको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ रोल्फकाल दारीवाल पत्रकार हो लामा दारी र आँखामुनि कालो घेरा उसको उलिया हो र यसवखत ऊ निकै थकित देखिन्थ्यो हामी दुई बिचको दूरी निकै बढी थियो यद्यपि मैले उभित्र छाएको निराशाको महसुस भने गर्न सक्थेँ उसले आफ्नो क्यामेरा बिल्कुलै बिर्सिएको थियो अर्थात् उसलाई आफ्नो पेसाको ख्यालै थिएन ऊ क्यामेराको लेन्सबाट ती केटीलाई हेर्न सक्ने अवस्थामै थिएन हामी कहाँ प्राप्त तस्विरहरू रोल्फकालका सहयोगीहरूद्वारा खिचिएका थिएनन् बरु ती अन्य सञ्चार क्रियाका संवाददाताहरूले सुरक्षित ठाउँबाट घटनाको भयावहतालाई बढाइ चढाइ गर्दै पठाइरहेका थिए एक झलकको पहिलो हेराइमा रोल्फले उनका खुट्टा अड्काइरहेको कुनै वस्तुलाई हटाउने प्रयत्न गरिरहेको देखियो केटीलाई चोट लाग्न सक्ने डरले फलामी औजारको प्रयोग गर्ने त उसले कल्पनै गर्न सकेन उसले आज सेनालाई सेनाले वितरण गरेको एक कप पिठोको लेदो खान्की कर्मियल मस र केरा खुवायो तर उनले त्यसलाई तुरुन्तै ओकलिदिएन एक डाक्टरले आज सिनालाई ज्वरो आएको र उनको स्वास्थ्य सुधारका लागि आफूले केही गर्न नसक्ने जनायो गिर्जाघरको पादरीले भर्जिनको चित्र भएको माला उनको गलामा भिरिदियो र आशीर्वाद फलाग्दै बाटो लाग्यो साँझतिर सिमसिम पानीका थोपा तप्कन थाले आकाश रोइरहेछ आज सेना सुस्तरी बोलिन् र उनी आफै पनि रुन थालिन् अजुसिना, यसरी किन आत्ते कि रोल्फ करायो धैर्य धारण गर न म यहीँ छु तिमीलाई छाडेर कतै गएको छैन अन्य सञ्चारकर्मीहरू उनको फोटो खिच्नतिर लागे र उनलाई पटक पटक एउटै प्रश्न दोहोऱ्याइरहे तर आज सिन्हाले सञ्चारकर्मीहरूको जवाफै दिएन केही बेरमै चलचित्र र टेलिभिजन कार्यक्रम निर्माणका लागि एउटा ठुलै जत्था त्यहाँ आइपुग्यो उनीहरूका साथमा तारका बण्डल टेप फिल्म भिडियो शक्तिशाली लेन्स रेकर्डर ध्वनि नियन्त्रक लाइट फोकस स्क्रिन ध्वनि प्राविधिक र क्यामराम्यानहरू थिए आज सिन्हाको अनुहार संसारभरका लाखौँ टेलिभिजनमा चम्किन थाल्यो तर रोल्फ काल भने अझै त्यही पम्पका लागि अनुनय गर्दै थियो उच्च स्तरीय प्रविधिको परिणाम राम्रै आयो नेसनल टेलिभिजनले जीवन्त तस्विर र स्पष्ट ध्वनिसहित प्रत्यक्ष समाचार प्रसारण गर्यो मलाई हामी बीचको दूरीमा अचानक कमी आए चाहिँ लाग्यो मानौ टेलिभिजनका काँचले मात्र हामी दुईलाई भेट्नै नमिले गरी एकअर्काबाट अलग्याइदिएका छन् म भित्र फैलिएको एउटा सञ्चनीपूर्ण उत्तेजनाले गर्दा रोल्फ आजुसेनाको छेउमा पुगे जस्तो लाग्यो मेरो प्रेमीले ती किचोरीको हातमा समाएर उनको सारा दुःख र पीडालाई कसरी त्यस मृत्यु दहबाट बाहिर तान्न खोज्दैछ भन्ने कुरा जान्नका लागि मैले घन्टौँसम्म ती दुईलाई निहालिरहेँ उनीहरूले बोलेका केही वाक्यांश मैले सुने भने बाँकी अनुमान लगाएँ आजुसेनाले रोल्फसँग ईश्वरको नाम जपिरहन गरेको आग्रह पनि मैले सुने जबकि त्यसबेला उसले आजुसेनालाई कथा सुनाएर उनको ध्यान आफूतिरै मोड्न खोजिरहेको थियो रोल्फले आज सिनालाई त्यस्ता कथाहरू सुनायो जुन मैले झुलभित्र ओछ्यानमा एक हजार एक रात उसलाई भनेकी थिएँ दोस्रो रात पनि उनीहरूलाई घमलङ्गै छोप्न आइपुग्यो रोल्फकाल आजुसिनाको अनितो कटाउनका लागि अस्ट्रियाको पुरानो लोकगीतमा सानो स्वर निकालेर गुनगुनायो त्यो गीत उसले आफ्नै आमाबाट सिकेको थियो आजुसिना रातभर जागै रहेन् बोक र थकाइका बावजुद पनि उनीहरू लुगलुगी चिसोले कामतै रातको धेरै भाग गफ गरेर बिताए त्यो रात रोल्फका सामु कैयौँ अव्यक्त विगतहरू वर्तमान बनेर आए हृदयको कुनोमा थन्किएका गोप्य कुराहरू सागर बनेर उर्लिए उसले आफ्ना सबै कुरा आजुसेनालाई भन्न सकेन सायद उनलाई समुद्रभन्दा पर आफूले भोग्दै आएको समय सन्दर्भ र आफ्नो घर परिवेशभन्दा पलतिर छुट्टै संसार हुन सक्छ भन्ने कुराको अनुमान नै थिएन यसर्थ रोल्फले उनी सामु पराजयका कुरा गर्न सकेन न त भोकले मरेका कैदीहरूलाई गाड्नका लागि रसियालीहरूले उनीहरूलाई कन्सन्ट्रेसन क्याम्प अर्थात् यातना गृह लगेको कुरा नै गर्न सक्यो सजिलै फुट्ने चिनिया माटाका भाँडा जस्ता कमजोर नाङ्गा शरीरलाई आगो बाल्ने दाउराको पहाड सरी थुपारेर जिउँदै जलाइएको कुरा पनि किन गर्नु परेर उसलाई मृत्युको मुखमा पुगेकी बच्चीलाई उसले कसरी पो फाँसी र मान्छे पोल्ने भट्टीका कुरा सुनाउन सक्थ्यो र न त उसले आफ्नै आमालाई नाङ्गै देखेको रातको कुरा गर्यो त्यति बेला उसकी आमा चुच्चे परेका हिल भएका राता बुट लगाएर अपमानको पीडाले सुक्क सुक्क गर्दै थिए उसले आज सिन्हालाई भन्न बाँकी कुराहरू प्रशस्तै थिए र उसले रातको धेरै भाग विगतका घटनाहरू उरालेर ल्याउने भावुक मनलाई थाम्नका लागि खर्च गर्यो आज सिन्हाले आफ्नो अवश्यम भावी मृत्युको कुरा उसको अगाडि राखिदिँदा रोल्फकाल नाजवाफ भनेर घोसे मुटो लगाउन बाध्य भयो उसलाई हिलोको त्यस खाडलबाट सजिलैसँग उम्कन सकिएला जस्तो लागेन पत्रकारिताको वस्तुनिष्ठता बिर्सेर उति निर्दोष केटीलाई माया गर्न थालिसकेको थियो सम्झनाको तुवालोमा भौतारिँदा भौतारिँदै रोल्फको सामु उसकी आफ्नै बहिनी क्याथ्रिना आइन् क्याथ्रिना एउटी मायालु केटी थिइन् जसले आफ्नो क्षणिक जीवन लुकेरै बिताएकी थिइन् ताकि बाबुले उनी जन्मदाखेरिका बेजती बिर्सन सकुन् क्याथ्रिनासँगै घर सधैँ रोल्फ खाना खाने टेबल मुनि पुग्थ्यो र घन्टौँसम्म टेबल छोप्ने सेतो कपडामा छेलिएर बहिनीसँगै बसिरहन्थ्यो ती दुई दाजुबहिनी अँगालोमा बाँधिन्थे भुइँमा जुत्ताको टकटक आवाज आउनसाथ उनीहरू खुब चनाको हुन्थे क्याथ्रिनाको सास रोल्फकोमा मिसिन्थ्यो उसको हातमाथि बहिनीको हात भयमिश्रित श्वास प्रश्वास गालामा बहिनीको रेशमी कपाल सरल निष्कपट र एकहोरो हेराई आखिर क्याट्रिना दाजुकै अगाडि अटल भएन हावामा तैरिएको धोजा जस्तै तबदेखि नै रोल्फकानले बुझ्यो संवाददाताको रूपमा गरेका साहस र पराक्रमले उसलाई सफलताको यो शिखरसम्म ल्याइदिए जाऊ उसले अत्याधिक जोखिम मोलेर काम गर्यो जसले गर्दा ऊ आँटिलो बन्दै गयो समाचार सङ्कलनका लागि खाडीमा जाँदा उसको मनमा छाउने त्रासदीलाई उसले क्यामेरा लेन्सको पछाडि लुकेर टारिदिन्थ्यो र वास्तविक क्यामेराको लेन्सबाट हेरेको भन्दा भयानक हुन्छ या सहज भन्ने कुरामा ऊ अस्पष्ट नै थियो तर अहिले उसको अगाडि एउटा तितो यथार्थ आइलागेको थियो र खाडीको त्यो पुरानो विगतलाई दोहोऱ्याउने दृष्टता उसले गर्नै सकेन ऊ हिलोमा गाडिएको थियो उसको अहिले भोगिरहेको भयावहता बिर्सन लागिसकेको बाल्यकालको नरमाइलो रमाइलो अनुभूति थिएन यी त उसको गलामा गाडिएका धारिला नङ्ग्रा थिए भावनाको झोकमा भएका आँसु मार्फत उसले आफ्नै आमालाई पायो जो कालो लुगामा सजिएकी थिए र गोहीको अङ्कित एउटा पाकेट बुकलाई छातीमा बेसरी चापेर उसलाई लिन आएकी थिए आमाले उसलाई आफूसँगै डुङ्गामा राखेर दक्षिण अमेरिकालाई जान चाहन्थे जहाँ युद्ध सकिएको थियो र उनीहरूलाई त्यहाँ लास पूर्ण लगाइएको थियो जाऊ तपाईँ नरुनुहोस् न मेरो कारण कोही रोएको म देख्नै सक्दिनँ मलाई के भएको छ र आज सिना बोल्दा भुकभुके उज्यालो नआटेको थियो म तिम्रो लागि रोएको हुँ त एउटा रुन्चे मुस्कान फ्याँक्दै रोल्फ गरायो म त आफ्नै कुरा सम्झेर पो रोएको हेर न मैले धेरैलाई रुवाएको छु तेस्रो दिन घनघोर उत्पातको त्यो उपत्यका आँधी ल्याउने बादललाई चिरेर आएको मधुरो प्रकाशले झलमलै देखियो रिपब्लिकका राष्ट्रपति यो घटनालाई शताब्दीकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भनेर घोषणा गर्न बान्की परेको सफारी ज्याकेटमा चिटिक्क परेर घटनास्थलमा आइपुगे सारा देश शोकमा डुबिरहेको थियो छिमेकी मुलुकबाट प्रशस्तै प्राथमिक उपचार र सहयोग ओरिरहेका थिए राष्ट्रपतिले घेराबन्दीको घोषणा समेत गरिसकेका थिए जसअनुसार घेरा तोड्न वा लुटपाट मचाउन खोज्ने जो कोहीलाई देख्न साथ गोली ठोक्ने कुरा उल्लेख गरिएको थियो उनले अगाडि थपे सम्पूर्ण लासहरू ती ठूलो नरक सागरबाट पन्छाउन असम्भव छ अर्थात् पन्छाइएका लासहरू गन्ती गर्न सकिने छैनन् यो सारा उपत्यकालाई मसानघाट घोषणा गरिनेछ पादरी प्रमुखलाई डाकेर सामूहिक रूपमै मृतकहरूका आत्मशान्तिका लागि विधि पूरा गरिनेछ उद्धारमा बाँच्नेहरूका लागि सान्त्वना दिन उनी अब सिधै सैनिकले पाल टाँगेतिर सोझिए त्यसपछि उनी लामो समयदेखि घाइतेको सेवामा खटिएका डाक्टर र परिचारिकालाई प्रोत्साहन दिन घाइते र उनीहरूका आफन्तको भिडले खचाखच भरिएको अस्पतालतर्फ लागे अन्त्यमा मात्र उनले आफूलाई सेना भएको ठाउँमा लगिदिने आदेश दिए सेना एउटी सानी निर्दोष केटी जसलाई सारा विश्वले हेरिसकेको थियो एउटा कुटनैतिक लुलो हात उनले सेनातर्फ हल्लाए उनको आवेशपूर्ण स्वर तत्काल रेकर्ड गरियो सेनाको साहस राष्ट्रका लागि गतिलो नमुना बन्नेछ राष्ट्रपतिले घोषणा गरे विषयमा रोल्फकालले पम्पको कुरा झिकेर अडचन थापिदियो यसपछि मात्र राष्ट्रपतिले आफै पम्पको व्यवस्थाका लागि जुट्ने दृढता व्यक्त गरे अचानक मेरो ध्यान तरापमा घुँडा टेकेर उभिरहेको रोल्फमा पुगेर अडियो साँझको समाचार प्रसारणको बेला पनि ऊ स्थितिमा थियो उसको शरीरको एउटा अङ्ग आजुसिनाद्वारा छोइएको थियो त्यो यस्तो अङ्ग थियो जसलाई ऊ आफैले छुन सक्थेन र आजसम्म मलाई पनि छुने अनुमति दिएको थिएन रोल्फले उनलाई सान्त्वना दिन खोज्दै थियो तर ती साहसी आजुसिना नै थिइन् जसले उल्टै रोल्फलाई सान्त्वना दिँदै थिइन् मैले आजुसेनाको जीवनकै अन्तिम घडीको सुइँको पाएँ रोल्फ शिथिल बन्दैछ ती सानी आजुसेना मर्दै गरेको पीडामा उसको शिर तल तल झुक्दैछ म तिन दिन र दुई रातदेखि एउटा सुरक्षित कोनोबाट उनीहरूलाई नै निहालिरहेको थिएँ यसै बेला आजुसेनाले आजसम्मको तेह्र वर्ष जिन्दगानीमा केटा मान्छेको मायाबाट वञ्चित हुनु परेको रहस्योद्घाटन गरिन् उनले भनिन् माया र पीरतिको अनुभूति नै नलिए यति कलिलैमा संसार छाड्नु साह्रै दुःख लाग्दो कुरा हो तर रोल्फले उनलाई आश्वस्त पार्दै भन्यो कि उनी एउटा यस्तो मान्छे हो जसले आजसम्मकै सबैभन्दा बढी माया आजुसेनालाई नै गरेको छ आफ्नै आमा बहिनी र उसको पाखुरीमा सुतेका प्रशस्तै स्वास्नी मानिसलाई भन्दा बढी माया मलाई गर्ने मायाभन्दा पनि बढी म उसको जीवन सङ्गिनी जो उसका लागि जेसुकै कष्ट झेल्न पनि तयार हुन्छु र रोलको खुसीका लागि आजुसिनासँग आफ्नो जीवन साट्न समेत पनि म पछि पर्दिनँ मैले देखेँ रोल्फ काल पसिनाले भिजेको आजुसिनाको निधारमा चुम्बन गर्नका लागि निहुरिँदैछ रोल्फले भयानक तनाव र आवेगले भरिएको आजुसिनाको अनुहारलाई व्यक्त गर्ने शब्द नै भेटिरहेको थिएन ऊ बोल्नै सकेन म अहिले महसुस गर्छु कसरी तिनीहरू यतिका समयसम्म प्रतिकूल अवस्थाको घनघोर निराशाबाट बाँच्न सके होला कसरी लेदोको दहबाट स्वतन्त्रपूर्वक बाँच्न सके कसरी लुटेराबाट सुरक्षित रहन सके कसरी भ्रष्टाचार र बिलोनाको विशाल पोखरीबाट माथि माथि उठ्न सके र अन्तमा कसरी मृत्युलाई स्वागत गर्न सके अब भने बल्ल रोल्फ कालले आजुसिनाको शीघ्र मृत्युका लागि प्रार्थना गर्न थाल्यो उसले बुझेको थियो कि आजुसिनाले भोगिरहेको पीडा मृत्युभन्दा पनि भयानक छ त्यतिन्जेलसम्म मैले पम्प भेटेको खबर पाएँ र छिट्टै एकजना जर्नेललाई सम्पर्क गरेँ उसले जङ्गी कार्गोबाट अर्को बिहानसम्म पम्प घटनास्थलमा पुर्याइदिने बाछा गर्यो तर तेस्रो दिनको रात एक सय क्यामेरा र बत्तीको अटुट उज्यालोमाझ आजुसिनाको प्राण गयो विशाल लाभाकुण्डको किनारमै उभिएर जीवनको अन्तिम घडीमा उनलाई प्रोत्साहन दिँदै गरेका साथी सङ्गिनीको आकार आँखामा कैद गर्दै आजुसिनाले संसार छोडिन् रोल्फकालले आज आजुसिनाका पाखुरीबाट रबरको पाङ्रा झिकिदियो र आँखाका दुवै परेली बन्द गरिदियो केही मिनटसम्म उनलाई बेसरी आफ्नो छातीमा कस्यो र हिलोमा छोडिदियो आजुसिना लिली बिस्तारै डुबिन् एउटा सुन्दर फूल हिलोमा डुब्यो अहिले तिमी मसँगै छौ तर पहिलेभन्दा निकै भिन्न स्टेसनमा म तिमीसँगै पटक पटक आजुसिनाको भिडियो हेरिरहन्छु आजुसिनालाई बचाउन सकिने कुनै उपाय थियो कि भनेर तिमी निकै अबेरसम्म भिडियोमा निहालिरहन्छौ मानौ तिमीले त्यस उपायलाई बेलैमा सोच्न भ्याएनौ अर्थात् तिमीले आफूलाई ऐनामा सर्वाङ्ग नाङ्गो देख्नका लागि खुद टोलाइरहेका छौ तिम्रा क्यामेराहरू दराजमा त्यसै थन्केका छन् र आजभोलि तिमीले न लेख्छौ न गाउँछौ बरु झ्यालबाट घन्टौँसम्म पहाडतिर हेरेर टोलाइरहन्छौ म तिम्रा हर दुःख सुखमा पहिले जस्तै साथ दिनका लागि तयार छु ताकि तिम्रो पुरानो गाउँ निको होस् मलाई थाहा छ जब तिम्रो दिमागबाट त्यो भयानक विगत हट्नेछ अनि हामी पहिले जस्तै हातेमालो गरेर अघि बढ्न थाल्नेछौँ श्रुति सम्वेकमा यतिन्जेल तपाईँले सुन्नुभएको कथा इजबेल एलेन्डेको यसरी हामी जन्म्यौँ माटोबाट and of clay are we created कथा सुनिरहेका थियौँ यसलाई नेपालीमा रामचन्द्र केसीले अनुवाद गर्नुभएको हो इजबेल एलेन्डेको जन्म सन् उन्नाइस सय बयालिसमा पेरुमा भएको थियो the house of the spirits अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त हजुरबा र हजुरआमाको मृत्युपछि लेखेको उनको पहिलो लामो उपन्यास हो यस उपन्यासमा उनले आफ्नै परिवारको सम्झनाको आधारमा चिलीमा बस्ने परिवारहरूको क्रमिक वर्णन गरेकी छिन् अ लभ एण्ड स्याडोज र इभालुना उनका दुई सफल औपन्यासिक कृति मानिन्छन् स्टोरिज अफ इभालुना उनका छोटा कथाहरूको सङ्ग्रह हो and of clay are we created यसरी हामी जन्म्यौँ माटोबाट आत्मवृत्तान्त शैलीमा लेखिएको यो कथा सङ्ग्रहको एउटा कथा हो यस कथामा लेखिकाको प्रेमी रोल्फ काल समाचार सङ्कलनको एक घटनामा पत्रकारिताको व्यावसायिकता बिर्सन पुग्छ र ज्वालामुखीको भयानक दलदलमा फँसेकी एउटी केटीको उद्धारमा लाग्छ यो कथासँगै आजलाई श्रुति सम्भको समय सकिएको छ अर्को साता अर्को कुनै कथा लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौँ शुभरात्री